ज्यान्छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुञ्जनको अभियान हजुरले ती चेलीको चितकार सुन्नुभयो हजुरले ती चेलीको चितकार सुन्नुभयो चिच्याउँदै मागेको त्यो गुहार सुन्नुभयो हजुरले ती चेलीको चितकार सुन्नुभयो अँध्यारोमा मुखियाले इज्जत लुट्यो क्यारे अध्यारोमा मुखियाले इज्जत लुट्यो क्यारे आँसुसँगै पोखिएको विचार सुन्नुभयो हजुरले ती चेलीको चितकार सुन्नुभयो चिच्याउँदै मागेको त्यो गुहार सुन्नुभयो निरङ्कुश दासताको बन्धन टुटेपछि निरङ्कुश दासताको बन्धन टुटेपछि खुसी हुँदै व्यक्त गरे आभार सुन्नुभयो हजुरले ती चेलीको चितकार सुन्नुभयो चिच्याउँदै मागेको त्यो गुहार सुन्नुभयो साँझ ढल्दै होटेलमा सुरु हुन्छ चलखेल साँझ ढल्दै होटेलमा सुरु हुन्छ चलखेल गरिन्छ रे त्यहाँ देहा व्यापार सुन्नुभयो हजुरले ती चेलीको चितकार सुन्नुभयो चिच्याउँदै मागेको त्यो गुहार सुन्नुभयो दिनभरि कमाउँथ्यो किनेर खान्थ्यो साँझ हो दिनभरि कमाउँथ्यो किनेर खान्थ्यो साँझ भोकै छ रे बन्द रहेछ बजार सुन्नुभयो हजुरले ती चेलीको चितकार सुन्नुभयो चिच्याउँदै मागेको त्यो गुहार सुन्नुभयो अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुराको साथमा आज पनि तपाईँहरू माझ कार्यक्रम गजल गुन्जनको साथमा उपस्थित भइसकेको छु आवाजबाट म युवराज लामिछाने प्रदीप त्यस्तै गरी प्रावितर्फबाट मेरो साथको साथमा मुकेशको रेडियो देवदा एक सय छ थोप्लो छ मेगाहार युग परिवर्तनको सम्भाग मार्फत प्रत्येक साताको बुधबार यसै बेलादेखि करिब करिब दस बजेसम्म तपाईँहरू आज हामी कार्यक्रम लिएर आउने गर्छौँ र आजको श्रृङ्खलामा मैले गजल वाचन गरेर सुरुवातमै जितु खड्का गाउँलेजीको गजलबाट आजको कार्यक्रमको प्रारम्भ गरिसकेको छु तपाईँ आउँदै गर्नुहोला शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आज तपाईँको आवाज पनि जोड्छौँ अनि तपाईँहरूका केही गजलहरूलाई पनि यहाँ जोड्छौँ त्यति जलियो साङ्गीतिक आवाज तपाईँको लागि छु भन्थे मलाई छोडी गयो भने पाँचो हाली मर्छु भन्थे हो एकै छिन नबोलिदिए आँसु झरिरहन्छु भन्थे मलाई छोडी गयो भने पाँचो हाली मर्छु भन्थे अनायसै हात छोड्दै हिँड्दा हिँड्दै बा आहा उसले मलाई धोका दिए कसैले पनि कसैलाई धोका नदियोस् यही कामना गर्न चाहन्छौँ हामीहरू आउनुहोस् तपाईँ अब तपाईँको पालो रहेको छ शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस तपाईँहरूको लागि छ तपाईँहरूका केही गजलहरू पनि छन् हामीसँग समयले साथ दिएसम्म वाचन गर्नेछु र यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी आइसक्नु भएको छ हेरौ कहाँबाट बाजेको हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट बाजेको बोल्नुभयो मित्र पुष्पा आचार्य भलुईदेखि ए पुष्पा आचार्य भलुईबाट है हजुर पुष्पाजी आराम हुनुहुन्छ एकदम आराम छु अनि हजुरलाई एकदम हामीहरू पनि ठिकै छौँ के गर्दै हुनुहुन्छ भलुईमा यति बेला म केही बेला रेडियो सुनेर बसिरहेको रेडियो सुनेर बसिरहनु भएको छ है हजुर पुष्पाजी कति पुऱ्याउनु भयो तपाईँले गजल गजल थोरै थोरै ठिकै ठिकै छ भनेपछि कलम चलेकै छ है हल्का हल्का अवश्य पनि आज हामीलाई सुनाउनुहुन्छ अवश्य पनि सम्पूर्ण तयार हुनुहुन्छ सुरु गर्नुहोस् है त <laughs> है त अवश्य दुई आत्माको मिलन हुने पुल हो माया दुई आत्माको मिलन हुने पुल हो माया साँचो भए सुन्दर रूपी फुल हो माया अजम्बरी हुन्छ नाता मनले मन चिनेपछि अजम्बरी हुन्छ नाता मनले मन चिनेपछि विश्वासमा फक्रिएसी मूल हो माया साँचो भए सुन्दर रूपी फुल हो माया स्वार्थ अनि स्वार्थी भए विश्वासघात हुन्छ यहाँ स्वार्थ अनि स्वार्थी भए विश्वासघात हुन्छ यहाँ देखावटी गर्नेलाई सधैँ भूल हो माया विश्वासमा फक्रिएसी मूल हो माया बर्बाद बन्छ सधैँ त्यो मनको माझ पर्राट बन्छ सधैँ त्यो मनको माझ टाढा हुँदा सम्झनाको टुल हो माया देखाओ गर्नेलाई सधैँ भुल हो माया विश्वासमा फक्रिएसी मूल हो माया साँचो भए सुन्दर रूपी फुल हो माया हजुर यति नै साँचो भए सुन्दर रूपी फुल हो माया वाह वाह तपाईँको गजलको लागि यही एउटा लाइन नै काफी थियो है खुसी लाग्यो पुष्पाजी दमदार गजलको साथमा आउनुभयो गजल लेख्नुहुन्छ के पाउनुहुन्छ र गजल लेख्नुहुन्छ तपाईँले ए मनमा लागेको कुराहरू होइन अब गजलमा समेट्न पाइन्छ त्यही हो अवश्य पनि मनलाई शान्त बनाइदिन्छन् गजलका सेयरहरूले है सुन्दा पनि कस्तो आनन्द लाग्छ कि गजल सुन्दा अब लेख्नको मजा छुट्टै हुन्छ सुन्नको मजा त यस्तो मनपर्छ गजल भनेको त हुन्छ पुष्पाजीको कलम कहिल्यै पनि नरोकियोस् अहिले पुष्पा आचार्य आउनुभयो बलुईबाट अनि विदा भइसक्नु भएको छ गजल सुनाएर अबको पालो तपाईँको सुनेको एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस र कार्यक्रममा आउँदा कृपया गजलको साथमा आउनुहोला यही जानकारी दिन चाहे तपाईँलाई मुकेशले भन्दै हुनुहुन्छ कोही साथी गजल लिएर आइसक्नु भएको छ हेरौँ कहाँबाटको हुनुहुन्छ हजुर नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो सङ्गम शान्ति टोलबाट शान्ति शान्तिको पछाडि चाहिँ ए शान्ति बस्यालजी आउनुभयो है सङ्गम टोल भनेपछि कहाँ पर्यो यो ए टटेरा हो पहिलो पटक आउँदै हुनुहुन्छ है त्यस्तै त्यस्तै लाग्यो शान्तिजी अनि गजल लेख्नुहुन्छ भनेपछि आज हामी शान्तिजीकै आवाजबाट गजल सुन्न पाउँदैछौँ हुन्छ सुरु गर्नुहोस् फुल हेर्न फुलबारीमा माली पनि चाहिन्छ है फुल हेर्न फुलबारीमा मालिक पनि चाहिन्छ है फुल फुलमा फुलै फुलले सजाउने डाली पनि चाहिन्छ है फुलै फुलले सजाउने डाली पनि चाहिन्छ है तिनै सेवा हुन्छ र घर नभए मात्रै बना के नै शोभा हुन्छ र घर मात्रै बनाएर के नै शोभा हुन्छ र घर मात्रै बनाएर राम्रो पाल्न अघितिर पाली पनि राम्रो पार्न अघितिर पाली पनि पक्का म बाँच्न म बाँच्न सक्दिनँ है सासै मात्र नभए नि म बाँच्न सक्दिनँ है सासै मात्र भए नि जीवन खुसी पार्न पार्न मेरो काली पनि चाहिन्छ है खुसी पार्न मेरो काली पनि चाहिन्छ है कति दिन्छौ सधैँ मलाई स्नेह र माया मात्रै कति दिन्छौ सधैँ मलाई स्नेह र माया मात्रै कहिले काहीँ गल्ती गल्ती गर्दा गाली पनि चाहिन्छ है काहीँ गल्ती गर्दा गाली पनि चाहिन्छ है कहिले काहीँ गल्ती गर्दा गाली पनि चाहिन्छ है बाटो अवश्य पनि धेरै बाटाहरू <laughs> बिरिन्छन् पक्का पनि बाटाहरू बिरिन्छन् ती बाटाहरूलाई सुधार्नको लागि त गाली गलौतीहरू पनि चाहिन्छ कहिलेकाहीँ है अवश्य पनि शान्तिजीले पनि गाह्रो नमानिदिनु होला कसैले गाली गर्दा अवश्य सम्झाउनु पर्छ है सम्झाउनु पर्छ खुसी लाग्यो शान्तिजी सम्झिँदै गर्नुहोला गजल गुन्जनलाई रेडियो देवदहलाई भन्दै अहिलेलाई शुभरात्रि शुभ सपनीको साथ विदा गर्छु नमस्कार नमस्कार शान्ति बस्याला आउनुभयो सङ्गम टोल टटेराबाट कहिलेकाहीँ गाली गर्दा गल्ती गर्दा गाली पनि चाहिन्छ है भन्दै हुनुहुन्थ्यो मलाई कहिलेकाहीँ सम्झाइदिए पनि हुन्छ भन्ने कुरा यस्तै यस्तै आफ्ना गजलका सेयरहरूमा प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्को एकजना साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौँ उहाँकै आवाजबाट गजल सुन्छौँ हेरौँ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो म दुबईदेखि पवन घरती मगर्जी हो ए ए ए दुबईबाट पवन घरती हजुर पवनजी आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ पवनजी हामीलाई हरपल बाटो देखाउने मान्छे पनि हो पवन घरती मगर हजुर आराम हुनुहुन्छ सबैजना है पवनजी अवश्य पनि रहरै भो भन्ने गजल संग्रह पनि प्रकाशन गरिसक्नु भएको छ पवनजीले आज अवश्य पनि हामीलाई गजलको बारेमा केही थोरै कुरा बताइदिनुहोस् न गजल भनेको गजलका एक एक शेरमा एक एक शेरमा एउटा काव्य हो कतिका हुन्छ भन्छन् भन्ने गजल एउटा गेविधा हो मलाई लाग्छ मुक्त शैलीमा लेखे पनि गजल भनेको गेविधा हो गजल गाइनुपर्छ हामीले मान्ने त अहिले नभए पनि गजलमा लय हुनेको अनिवार्य हुनुपर्छ कुनै पनि मैले उर्दू अरेबी अहिले फारसी गजलहरू पनि अङ्ग्रेजीमा ट्रान्सलेसन गरेर हेरिरहेको छु अहिले यहाँ प्रभासमै बसेर अरेबियनहरू हुनुहुन्छ उहाँहरूसँग सम्पर्कमा लिएर मैले अध्ययन गरिरहेको छु गजलमा लय अनिवार्य हुनुपर्छ त्यसको अलग भाग र यो पनि मिल्नुपर्छ गजल भनेको एउटा के भन्छन् आफ्नो मनको बिताउने मात्रै नभएर सामाजिक सचेतना र सामाजिक विकृतिहरूलाई सिस्नु पानी लगाउने काम पनि गजलले गर्नुपर्छ अवश्य पनि गजल भनेको गेयात्मक विधा हो यसैले गाउन सक्नै पर्छ है गजल अवश्य पनि पवनजी धेरै पहिलादेखि नै हामीलाई साथ दिँदै आउनुभएको छ बाटाहरू देखाउनु भएको छ यसो गर्नुहोस् उसो गर्नुहोस् अन्य सल्लाह सुझावहरू पनि दिन नबुल्नुहोला हुन्छ त्यसो भने आज पवनजीकै आवाजबाट गजल सुनाउँ त मैले आज एउटा हिन्दी गजल वाचन गर्ने केमा थियो तर्खरमा थियो अवश्य पनि हुन्छ सुनौ दिल तोडके गया दिल मिलाने वाले दिल तोडके गया दिल मिलाने वाले साथ जीने का सपना दिखाने वाले आज मेरे सामने सर झुकाता है आज मेरे सामने सर झुकाता है कल मेरे सर दुनिया में झुकाने वाले साथ जीने का सपना दिखाने वाले वो भूल गई बाधा वो कसमें को भूल गई बाधा कपने कल मुझको कसने खिलाने वाले कल मेरे सर दुनिया में चुकाने वाले वही दिल में है हरदम मेरे सासों में वही दिल में है हरदम मेरे सासों में मुझे दिल से था गिराने वाले कल मुझको कपने खिलाने वाले जालिम है दुनिया मैं कहा ढूंढ लू जालिम है दुनिया मैं कहा ढूंढ लू अपने को छोड़ के और हंसाने वाले मुझे दिल से जो था गिराने वाले प्यार में वही तड़पता है आंसू पीकर प्यार में वही तड़पता है आंसू पीकर दिल में हर बात छुपाने वाले अपने को छोड़ के और हंसाने वाले वही खुश रहता है जिंदगी के सफर में हम्म। वही खुश रहता है जिंदगी के सफर में और दुख को बुलाकर मुस्कुराने वाले आज पागल कहता है वही मुझे आज पागल कहता है वही मुझे उसको प्यार मुझे प्यार में पागल बनाने वाले दिल तोड़ के गया दिल मिलाने वाले साथ जीने का सपना दिखाने वाले साथ जीने का सपना दिखाने वाले साथ दिने का सपना दिखाने वाले वाह वाह हिन्दी गजल निकै दमदार सुनाउनु भयो पवनजीले हुन त पवनजीका सम्पूर्ण गजलहरू चोटिला हुन्छन् गजल संग्रहमा पनि रसिला गजलहरू राख्नु भएको छ सुन्दर सेरोहरूलाई फेसबुकमा पनि हामी सुन्न पाउँछौँ अवश्य पनि खुसी लाग्यो पवनजी सल्लाह सुझाव दिन नबोल्नु हजुर मार्गदर्शन आफूले जानेको बुझेको मार्गदर्शन अवश्य पनि हुन्छ खुसी लाग्यो पवनजी आभार व्यक्त गर्न चाहन्छु तपाईँ आइदिनु भयो अहिलेलाई छुटाउ हजुर सर शुभरात्रि शुभ पनि पवन घरती मगर आउनुभयो गुल्मीका मित्र हुनुहुन्छ हाड हाडेका हाल भने दुबईमा कार्यरत हुनुहुन्छ उहाँको गजल संग्रह रहरै भयो भन्ने गजल संग्रह चाहिँ उहाँले बजारमा निकालिसक्नु भएको छ निकै दमदार दमदार गजलहरू छन् त्यो गजल संग्रहमा हामीहरूलाई पनि पठाइदिनु भएको थियो रेडियो देवदहको कार्यक्रम गजल गुन्जनको नाउँमा सदा सदा बाटो देखाइराख्नुहुन्छ यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर सल्लाह दिइराख्नुहुन्छ यस्तै यस्तै सल्लाहहरू दिन नबोल्नलाई भन्न चाहन्छु पुनः हाम्रो सम्पर्कमा अहिले पनि कुनै एकजना साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार दादा नमस्ते नमस्कार मित्र कहाँबाट को बोल्नुभयो काठमाडौँबाट भवानी हुमा गाई काठमाडौँबाट भवानी हुमा गाई है भवानीजी आराम हुनुहुन्छ हजुर एकदमै अनि हजुरहरू एकदम हामीहरूको पनि ठिकै छ अनि भवानीजीको घर नै काठमाडौँ हो कि अन्तबाट कतै काठमाडौँको बसाइ छ काठमाडौँ नै हो काठमाडौँ है के गर्नुहुन्छ तपाईँले म अहिले पढ्दैछु दादा पढ्दै हुनुहुन्छ है हजुर भनेपछि हाम्रो भवानीजीको पनि गजलमा कलम चल्छ हजुर एकदमै दादा के लाग्छ भवानीजी गजल के हो तपाईँको विचारमा गजल अब खै मलाई त साहित्य त एउटा आफ्नो जस भाबाट पुग्ने माध्यम जस्तै लाग्छ अब गजलको त वास्तविक परिचय थाहा छैन त्यही हो एउटा विधा हो त्यति थाहा छ तपाईँलाई है गजल मनपर्छ हजुर एकदमै दादा हुन्छ त्यसो भने आज हामी पनि सुनौ तपाईँको आवाजबाट गजल मैले हिजो भर्खर लेखेको गजल यो चाहिँ एउटा है हजुर कस्तो गजल भयो कि भएन हजुरहरूले छुट्याइदिनु होला है त अवश्य अवश्य सुरु गर्नुहोस् र मेरो गजलको चाहिँ यसरी सजेसन अवश्य बदनाम सहरमा एउटा नाम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ कति थाकेको होला अनुमान लगाउनुहोस् कति थाकेको होला अनुमान लगाउनुहोस् सब चितामा पनि आराम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ जहाँ पखालेर जान्छन् पापहरू जहाँ पखालेर जान्छन् पापहरू पापी यस्तो एउटा धाम खोजिरहेछ निदाउन नसकी राती घाम खोजिरहेछ जिन्दगीको कुनै पनि टुङ्गो नलागेपछि जिन्दगीको कुनै पनि टुङ्गो नलागेपछि ऊ मृत्यु जस्तै कुनै परिणाम खोजिरहेछ निदाउन नसकी राती घाम खोजिरहेछ निकै अमूल्य वस्तु हराइरहेछ भन्दै निकै अमूल्य वस्तु हराइरहेछ भन्दै अमूल्य वस्तु खुलेआम खोजिरहेछ निधाउन नसकी राती घाम खोजिरहेछ सत्य यसरी हार्दैछ असत्य सामु सत्य यसरी हार्दैछ असत्य सामु रावणले उल्टै राम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ निकै निकै निकै दमदार लाग्यो भवानीजी तपाईँका शेरहरूमा दम हुन त गजलकारहरू भन्छन् गजलका सम्पूर्ण शेरहरू प्रत्येक शेरहरूले एउटा उपन्यास बोकेका हुन्छन् भनेर त्यस्तै लाग्यो तपाईँको सेयर अझै प्रगति गर्न गर्दै जानुहोला गजलको विधामा चाहिँ तपाईँको छुट्टै एउटा नाम बन्न सफल होस् यही कामना गर्न चाहन्छु हुन्छ भवानीजी अहिलेलाई छुटौँ शुभरात्री शुभ पनि भर्खर हामी माझ हुनुहुन्थ्यो भवानी हुमा गाई काठमाडौँबाट आएर आफ्ना गजलका दमदार शेरहरू तपाईँहरू माझ पस्केर गइसक्नु भएको छ आउनुहोस् तपाईँको पालो रहेको छ अब शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैतिस सदा जस्तै आज पनि रेडियो देवदहको ध्वनि तरंग मार्फत आवाजबाट छु म तपाईँहरूमा आजमा युवराज लामी छाने प्रदीप त्यस्तै गरी प्राविधितर्फबाट मिठो साथ छ आज पनि प्राविधिका कुशल मित्र मुकेशको यति बेला पनि हाम्रो सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार भयो स्कुलमै दिन्छ दिवस हामी बाध्यताका कथाहरू बाबासँग मनका कुरा मैले थिएँ गए तिमी झन्नै थियो जिन्दगीका पात्रहरू तिमी बस्ने त्यो वस्तुमा मैले पाइला देख्ने भए हजुर नमस्ते हजुर नमस्कार मित्र कहाँबाट को भन्नुभयो म सुशीला आर्याल भवानीपुरबाट सुशीला आर्याल भवानीपुरबाट हजुर सुशीलाजी आराम हुनुहुन्छ एकदम हजुर एकदमै हामीहरू पनि राम्रै छौँ भन्नुपर्छ ठिकै छ के गर्दै हुनुहुन्छ त्यति बेला बसिरहनु भएको छ है कार्यक्रम सुन्दै हुनुहुन्छ एकदम खुसी लाग्यो आज पनि सुशीलाजी आउनुभयो गजल लिएर आउनु भएको छ है कति पुऱ्याउनु भयो सुशीलाजीले गजलहरू गजल के हो जस्तो लाग्छ तपाईँको विचारमा पक्का पनि मनका कुराहरू पोख्ने एउटा माध्यम हो साहित्यको एउटा विधा हो ज्ञात्मक विधा पनि एकदम एकदम परिभाषाहरू आफ्नो आफ्नै हुन्छन् है तर ती सम्पूर्ण परिभाषाहरूको विचार चाहिँ एउटै हुनुपर्छ जस्तो लाग्छ मेरो विचारमा हुन्छ त्यसो भने सुशीलाजी गजल सुनौ अवश्य हरेक रात सपनीमा आउँछौ तिमी मुस्काउँदै तिमी मेरो आऊ भनेर तिमीलाई फोन गर्छु पलपलमा तिम्रै यादले छाती जल्दाखेरि बग्दै गएको हाँसु हेरेर थुन्नलाई फोन गर्छु त्यो बोलीले नक्सा लाग्यो निन्द्रा पर्दैन क्या त्यो बोलीले नक्सा लाग्यो निन्द्रा पर्दैन क्या तिम्रो माया मुक्तभित्र गुन्नलाई फोन गर्छु बोलेपछि माया बढ्छ मनको अरे हाम्रो तिम्रो बोली फोन गर्छु तिमीसँग हजुर त्यो तिम्रो बोली सुन्नलाई फोन गर्छु वाह वाह मधुर त्यो है खुसी लाग्यो पक्कै पनि गजलले साँच्चीकै मनका कुराहरू बोलिरहेका छन् जस्तो लाग्यो मलाई पनि अवश्य पनि अवश्य पनि तपाईँको मान्छेले सुन्दै हुनुहुन्छ होला उहाँले बुझिदियो हुन्थ्यो जस्तो लाग्छ हामी चाहिँ आग्रह गर्न चाहन्छौँ कृपया सुशीलाजीको कुरालाई चाहिँ बुझिदिनु होला भन्न चाहन्छु हुन्छ सुशीलाजी अहिलेलाई छुटाउँ शुभरात्री शुभ सपनी नमस्कार सुशीला हरियाल आउनुभयो भवानीपुरबाट मधुर त्यो तिम्रो बोली सुन्नलाई फोन गर्छु भन्दै हुनुहुन्थ्यो आफ्नो गजलका सेयरहरू मार्फत आउनुहोस् अब तपाईँलाई के के मन लाग्छ तिनै विषयवस्तुमा गजलका सेयरहरूलाई बढाउनुहोस् अनि शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस तपाईँहरूकै लागि छ मैले आज तपाईँहरूको गजल भाजन गरेको छुइनँ फोन मात्र जोड्ने प्रयास गर्छु र कतिजना साथी आउनुहुन्छ अहिले फेरि हाम्रो फोन सम्पर्कमा साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौँ नमस्कार हजुर हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्नुभयो खैरिनीबाट शुभ नाम सृजना पोखरेल सृजनाजी खैरिनीको कुन ठाउँमा हुनुहुन्छ मिरन चोकमा हुनुहुन्छ है के गर्नुहुन्छ सृजनाजीले कहाँ कतिमा पढ्दै हुनुहुन्छ सगरमाथामा ब्याचलर पढ्दै हुनुहुन्छ फ्याकल्टी तपाईँको हो भनेपछि राम्रोसँग पढ्नु होला है शुभकामना दिन चाहे सृजनाजी अनि पहिलो सहभागिता पनि हो होला तपाईँको गजलहरू लेख्नुहुन्छ है कति पुऱ्याउनु भयो नम्बर गजलहरू गजलका नम्बर धेरै नै छ तर राम्रो साथै छैन पछि पछि सिक्दै होला हुन्छ त्यसो भने आज सुनाऊ अवश्य अरूलाई भेटाउन यहाँ हारेको देखेँ खुसी हुन कुद्ने मनलाई मारेको देखेँ आफ्नो दुःख लुकाउँदै उसले खुसी खोज्छ पनि आफ्नो दुःख लुकाउँदै स्टेशन से खुर्सा बनी निष्ठुरित परी लेगोड़ सारे को देखे सिंह न खोजने मन लाई मारे को देखे टैग न लगाई दुनिया सब एकले छोड़ी गए आखिर टैग न लगाई दुनिया सब एकले छोड़ी गयो आखिर बैगुनी के याद में आंसू झारे को देखे निष्ठुरित परी लेगोड़ सारे को दिखे इसका मित्र नाता गोता सारा संसार टाटा बनाई यस्तो मित्र नाताको सारा संसार टाढा मलाई घटनाघाट फलपत्रमा पारेको देखे वैज्ञानिकको यादमा हाँसो झारेको देखे पिन्जडाको चरीको फिर कसले बुझ्ने दुनियाँमा पिन्जडाको चरीको फिर कसले बुझ्ने दुनियाँमा माया गर्न खोज्ने भन्ने बारेको देखे घटनाघाट फलपत्रमा पारेको देखे खुसी हुन खोज्ने मनलाई मारेको देखे अप्रेतीमै वाह वाह निकै दमदार दमदार सेरहरू थिए सिर्जनाजी यस्ता दमदार सेरहरूलाई किन लुकाएर राख्नुभयो आजसम्म पक्का पनि अब चाहिँ कार्यक्रम सुनेर भए पनि साथ दिनु होला सुन्न त सुन्नुहुन्थ्यो है अवश्य पनि सुनेर भए पनि साथ दिनु होला यही कामना गर्न चाहन्छु र अहिलेलाई सृजनाजीलाई शुभरात्रि शुभ सपनीको साथ विदा गर्छु नमस्कार सृजना पोखरेल आउनुभयो खैरेनी मिलन चौकबाट दमदार गजलका शेरहरू तपाईँ हाम्रो माझ पस्केर गइसक्नु भएको छ अबको पालो तपाईँको रहेको छ शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउनुहोला मित्र आउँदाखेरि गजलको साथमा आउनुहोला यही बिन्ती गर्न चाहे यति बेला फेरि पनि कुनै एकजना साथी आइसक्नु भएको छ हजुर नमस्कार नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो हजुर भवानीपुरदेखि भवानीपुरबाट यमकान्ति भट्टराई हजुर आराम हुनुहुन्छ एकदम फाइन अनि तपाईँ एकदमै हामीहरू पनि आरामै छौँ भन्नुपर्छ यमकान्तिजी के गर्दै हुनुहुन्छ त्यो आजको श्रृङ्खलामा धेरै जसो लेडिज आवाज आइरहेको छ खुसी लागेको छ यमकान्तीजी तपाईँ पनि आइपुग्नुभयो हजुर भर्खरै सुशीला हरियालजीले फोन गर्नुभएको थियो भवानीपुरबाट सँगै त हुनुहुन्न है हुनुहुन्न हुन्छ त्यसो भने एम धेरै पहिलादेखि नै गजल लेख्नुहुन्छ तपाईँको विचारमा के लाग्छ यो गजल गजल विधा चाहिँ गजल विधा भनेको नियममा आधारित एउटा विधा हो हजुर नियममा आधारित है हजुर हुन्छ त्यसो भने सुरु गर्नुहोस् श्यामकान्तिजी ल है त अवश्य खजी माया लाउने भए मजा बेग्लै हुन्थ्यो रोजी माया लाउने भए मजा बेग्लै हुन्थ्यो खोजी माया लाउने भए मजा बेग्लै हुन्थ्यो रोजी माया लाउने भए मजा बेग्ले हुन्थ्यो भन्छौ अरे यो मुटुमा उसको नाम लेखी त्यो दिलामा छाउने भए मजा बेग्ले हुन्थ्यो देवी देउता भाकी उसको नाम गाउँथे देवी देउता भाकी उसको नाम गाउँथे मेरो पनि गाउने भए मजा बेग्ले हुन्थ्यो काफियाका शेरहरूमा हराए पनि म काफियाका शेरहरूमा हराए पनि म बनी मतला धाउने भए मजा बेग्लै हुन्थ्यो खेतभरि हरियाली भएपछि यो मन खेतभरि हरियाली भएपछि यो मन असारियो साउने भए मजा बेग्लै हुन्थ्यो खोजी माया लाउने भए मजा बेग्लै हुन्थ्यो रोजी माया लाउने भए मजा बेग्लै हुन्थ्यो यति नै रोजी माया लाउने भए मजा बेग्लै हुन्थ्यो है हजुर गजल मात्र अवश्य पनि गजल मात्र हो धेरै कुराहरूलाई बोकेको हुन्छ हेमकान्तिजी एउटा वास्तविकता कुरा हुन्छ भने एउटा चाहिँ काल्पनिक कुराहरूलाई बोकेको हुन्छ गजलले जे होस् सत्य तथ्य कुराहरूलाई नै बोक्छ कसैको जीवनमा त त्यो वास्तविक रूपमा नै पर्न गएका कुराहरूलाई बोकेको हुन्छ जस्तो लाग्छ गजलले है एउटा न एउटाको जीवनसँग मेल खान्छ खुसी लाग्यो एम कान्तिजी काहीँ सम्झिदिनु होला सम्झिन नभ्याए सुनेर साथ दिनु होला यही कामना गर्दै अहिलेलाई शुभरात्रिको साथ बिदा गर्न चाहन्छु नमस्कार यमकान्ति भट्टराई आउनुभयो भवानीपुरबाटै अबको पालो तपाईँको शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउनुहोला आजको श्रृङ्खलामा हामी तपाईँहरूकै आवाज जोडिरहेका छौँ तपाईँहरूका गजललाई मैले वाचन गरेको छैन धेरैजना साथीहरूको गजल छ छनदा त्यही पनि हेरौँ आज तपाईँहरूको आवाजलाई जोड्छौँ शून्य एकहत्तर सात पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउनुहोला नियमित माध्यम रहेको छ तपाईँहरूको लागि आउँदाखेरि गजलको साथमा आउनुहोला यो जानकारी राख्न चाहे तपाईँहरूको माझ र तपाईँहरूलाई हामी बारम्बार जानकारी पनि गराइरहेका छौँ कार्यक्रममा कृपया तपाईँलाई कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला त्यसको लागि हाम्रो ठेगाना तपाईँहरूलाई थाहा नै छ कतिपय साथीहरूलाई कार्यक्रम गजल गुञ्जन रेडियो देवदा एक सय छ थोप्लो छ मेगाहर दुई खैरिनीको ठेगानामा पनि पत्रचार गर्नुहोला यति बेला साथी आउनु भएको छ उहाँसँग कुराकानी गरौँ अनि गजल पनि सुनौ हजुर नमस्कार हजुर नमस्ते युवराजी नमस्कार मित्र कहाँबाट बोल्नुभयो म भवानीपुरबाट सुरज पाण्डे सुरजजी भवानीपुरको आज चाहिँ धेरैजना साथीहरू आइसक्नु भयो है आराम हुनुहुन्छ सुरजजी ठिकठाक छ के छ एकदम हामीहरूको पनि ठिकै छ भन्नुपर्छ के गर्दै हुनुहुन्छ आजभोलि बसोबास अहिले बसोबास नै छ है हजुर हजुर अनि सुनाउनुहोस् युगिन साहित्य समाजको खबर के छ एउटा युगिन साहित्य समाजको चाहिँ अहिले अब खास कार्यक्रम भन्नाले हामी चाहिँ अब स्कुल स्कुलमा भनेर त्यो चाहिँ हामी त्यो कार्यक्रममा चाहिँ हामी त्यसरी लागेका छौँ त्यो अभियानमा लागेका छौँ होइन अन्त चाहिँ पहिलो कार्यक्रम चाहिँ हामीले विशालनगरमा के अरे भने देवदवा साथ विशालनगरमा चाहिँ हामी एउटा गजल एउटा कविता प्रतियोगिता हामीले चाहिँ त्यहाँ आयोजना गरेका थियौँ केही दिनमै अब हामी चाहिँ अन्यान्य स्कुलहरूमा पनि त्यो अभियान लिएर चाहिँ जाँदैछौँ अवश्य पनि योगिन स्कुल स्कुलमा है हजुर अवश्य पनि तपाईँहरूको यो योजना सफल होस् यही कामना गर्न चाहन्छु सुरजी हुन्छ त्यसो भने धेरै लामो समयपछि भेट भएको छ सुरजीसँग गजल सुनौँ आज ल सुरु गर्छु ल अवश्य ऊ आफ्नै प्रचारमा छ आजभोलि ऊ आफ्नै प्रचारमा छ आजभोलि त्यसैले कसैको दरबारमा छ आजभोलि ऊ आफ्नै प्रचारमा छ आजभोलि कहिलेबाट पत्रकार बनेछ खै कहिलेबाट पत्रकार बनेछ खै कहिलेबाट पत्रकार बनेछ खै बस्ती बस्तीको समाचारमा छ आज भोलि त्यसैले कसैको दरबारमा छ आजभोलि नतर्स गाउँलेहरू अब कति पनि नतर्स गाउँलेहरू अब कति पनि त्यो हत्यारा सरकारमा छ आजभोलि त्यसैले कसैको दरबारमा छ आजभोलि तिमीले ईश्वर भनी पुज्ने बाबा तिमीले ईश्वर भनी पुज्ने बाबा बलात्कार केसमा कारागारमा छ आजभोलि त्यसैले कसैको दरबारमा छ आजभोलि के डाक्टर पाइलट बन्ने भन्छौ के डाक्टर पाइलट बन्ने भन्छौ युवराजी के डाक्टर पाइलट बन्ने भन्छौ कमाई त भन्सारमा छ आजभोलि त्यसैले कसैको दरबारमा छ आजभोलि ऊ आफ्नै प्रचारमा छ आजभोलि ऊ आफ्नै प्रचारमा छ आजभोलि हजुर युवराजी के डक्टर पाइलट बन्ने भन्छौ आज भोलि कमाई त कमाई त भन्सारमा छ आज भोलि है हजुर अवश्य पनि दुनियाँ जनताहरूलाई ठग्ने गर्छन् त्यहाँ है खुसी लाग्यो निकै खुसी लाग्यो सुरजी गजलमा निकै सुधार गर्नुभएको छ अझै चाहिँ सफलता तपाईँको हातमा दास बढेर आउँदै गरोस् यही कामना गर्न चाहन्छु र अहिलेलाई शुभरात्रि शुभ सपनीको साथ विदा गर्छु नमस्कार सुरज पाण्डे आउनुभयो भवानीपुरबाट निकै निकै निकै चोटिला गजलका शेरहरू तपाईँहरूमा आज पस्केर गइसक्नु भएको छ र अबको पालो चाहिँ विदा हुने भन्दै हुनुहुन्छ मुकेशजीले केही छैन आजको श्रृङ्खलालाई चाहिँ तपाईँहरूको फोन कलहरू अब लिन सक्दैनौँ मित्रहरू आज धेरैजना साथीहरूलाई समेट्न सकियो पुष्प आचार्य आउनुभयो भलुईबाट शान्ति बस्याल आउनुभयो सङ्गम टोल टटेराबाट पवन घरती मगर आउनुभयो दुबईबाट भवानी हुमागाई आउनुभयो काठमाडौँबाट सुशीला हरियाल आउनुभयो भवानीपुरबाट सृजना पोखरेल आउनुभयो मिलनचोक खैरेनीबाट यमकान्ति भट्टराई आउनुभयो भवानीपुरबाट त्यस्तै गरी अन्तिम कलरको रूपमा आउनुभएको थियो सुरज पाण्डे भवानीपुरबाटै सम्पूर्ण कार्यक्रममा सहभागिता जनाउने साथीहरूलाई हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु र जति साथीहरूले प्रयास गर्नुभयो अनि केही समयपछि पुनः प्रयास गर्नुहोला भनेर फर्किनु भयो उहाँहरूलाई पनि हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु अवश्य पनि अर्को बुधबार चाहिँ तपाईँको फोन लाग्नेछ अनि सम्पूर्ण कार्यक्रम सुनेर बस्नुहुने साथीहरूलाई तपाईँहरूकै आवाज बिन्दुबाट तपाईँहरूकै मुखार बिन्दुबाट गजल सुनाउन पाउनुहुनेछ र आजको श्रृङ्खलामा प्रत्यक्ष रूपमा तपाईँहरूको सहभागिता नरहे पनि प्रत्यक्ष रूपमा सुन्न नपाए पनि भोलिका दिनहरूमा विभिन्न वेबसाइट अनि ब्लगहरूबाट यो कार्यक्रम सुन्न पाउनुहुन्छ त्यो वेब र ब्लगको नाम लिन चाहन्छु तपाईँहरू माझ अबको क्रममा यसरी www.arjundrishti.blogspot.com www.chisapani.nepal.blogspot.com www.mohanbihani.blogspot.com W W W dot Ashish Danai dot com dot NP W W W dot Butwal online dot com W W W dot Sunil Marling dot blog spot dot com त्यस्तै गरी डब्लु डब्लु डब्लु डट हाम्रो साहित्य dot blog spot dot com त्यस्तै गरी W W W dot radio Devdaha dot blog spot dot com W W W dot मेरो रापाको dot blog spot dot com यस्तै अन्य धेरैभन्दा धेरै ब्लगहरूबाट र वेबसाइटबाट कार्यक्रम प्रत्यक्ष रूपमा तपाईँहरूले तपाईँहरूको समय मिलाएर सुन्न सक्नुहुनेछ मित्र कार्यक्रमलाई आफ्नो आफ्नो ब्लग र वेबसाइटमा सजाएर साथ दिने मित्रहरूलाई हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु र अब भने तपाईँहरू माझबाट अलिकति भावनाका कुरा अनि अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुराहरूलाई यही टुङ्गाउनु पर्ने हुन्छ रेडियो देवदा सुन्दै गर्नुहोला र त्यतिन्जेललाई प्राविधिक तर्फबाट मिठो साथ दिने मुकेशलाई हृदयबाटै आभार व्यक्त गर्दै गर्दछु र आवाजबाट आज पनि तपाईँहरू माझबाट ओजेलिन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपनी